क्षेत्र नम्बर एक भनौँ समग्रमा रामारोसन गाउँपालिका भटराटिया स्वास्थ्य चौकीको नाममा एम्बुलेन्स खरिद गरिएको छ कहिलेसम्म आइपुग्छ यो एम्बुलेन्स अब यो एम्बुलेन्स पुगिसकेको छ काठमाडौँमा दुई चार दिनपछि पन्ध्र मगल दिन पुर्याउँछौँ अहिले अब माथितिर बाटो पनि जाँदैन अब त्यहाँ कार्यक्रम गर्ने कुराहरू पुर्याउने कुराहरू अलि हामी पछि गर्छौँ अहिले पुग्छ अब पन्ध्र सोह्र गते भित्रै पुग्छ भनेपछि असमको विशेष गरी रामारोसन क्षेत्रको जनताहरूको लागि एम्बुलेन्स तपाईँले खरिद गर्नु भएको होइन त्यसो भन्दा पनि यस्तो हुन्छ हेर्नु यो एउटा स्वास्थ्य अथवा सहकारीको नाममा खरिद गर्न पाउँछ हामीले त्यस्तै अब क्षेत्र नम्बर एक अथवा अछामको लागि भनेपछि अब कुन संस्थाको नाममा अथवा कुन स्वास्थ्यको नाममा भन्ने हुन्छ अनि त्यसरी खरिद गर्न पाउँछ त्यो भएर अब एउटा स्वास्थ्यको नाममा खरिद गरिएको छ त्यसमा अब भत्ता त्यहाँ स्वास्थ्य चौकी भनेर राखिएको छ त्यही माथि रामासुङ गाउँपालिकामा मात्रै चल्ने कुरा होइन त्यहाँको लागि मात्रै होइन यो अब समग्र अछामी जनता र अब समग्र एक नम्बर क्षेत्रका सबै सेवा लिन पाउँछ आउँछन् सबैको लागि युज हुन्छ यो एम्बुलेन्स खास यो एम्बुलेन्स खरिद गर्नुको उद्देश्य चाहिँ के हो नि यहाँको मुख्य कुरा अछामी जनताले अथवा जनताले सेवा लिने कुरा भयो जनताको सेवाको लागि हो कि मुख्य उद्देश्य भने अरू के उद्देश्य हुनु र यसमा त यसको सञ्चालनका लागि के कस्तो खालको समिति बन्छ र हामी नागरिकहरूले त्यो एम्बुलेन्स के कसरी चाहिँ प्रयोगमा ल्याउन सक्छौँ त्यो एकदम नागरिकहरूको निगरानीमा रहन्छ जनताको निगरानीमा रहन्छ एउटा एम्बुलेन्स परिचालन समिति हुन्छ सञ्चालन समिति हुन्छ होइन बिनायकमा भइराखेको त्यही हो अनि त्यसमा विनायक को अहिले बिनाइ पञ्चदेव नगरपालिकाका सबैवटा पहिलाका अब गाविस अहिलेको ओडा सबै ठाउँबाट एउटा एउटा सदस्य आउँछ एम्बुलेन्स सञ्चालन समिति भन्छ त्यसलाई यो समितिले सञ्चालन गर्छ त्यसपछि दर रेट यताउति अब निर्धारण गर्छ अनि त्यो एम्बुलेन्स अब कसले चलाउने को ड्राइभर बनाउने र त्यो एम्बुलेन्सबाट उठ्ने खर्च कहाँ राख्ने कुन ठाउँमा कुन विकासमा लगानी गर्ने भन्ने छ त्यो एउटा समितिले नै सञ्चालन गर्छ समितिकै निगरानीमा हुन्छ त्यसमा अब जनताले पनि बुझ्न पाउँछन् त्यसमा अब सबैको पहुँच पुग्छ त त्यो त जनताकै लागि जनताले